जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी सरकारले एक हप्ताभित्र निर्वाचनको मिति तोक्ने विरोधी दल वार्तामा नआए पनि चुनाव नरोकिने प्रचण्डको जिकिर सरकारसँगको वार्ताका लागि नेकपा माओवादीको तीन बुधे शर्त चुनावलाई प्रभावित पार्न सरकारले लोकमानलाई अख्तियार प्रमुखमा नियुक्त गरेको कंग्रेस नेता थापाको आरोप चार दलीय सिन्डिकेटले लोकतन्त्र समाप्त पार्ने खेल भइरहेको फोरम नेपालका दक्ष यादवको भनाई चितवनमा जन्तुको आक्रमणबाट एक वर्षमा चौध जनाको मृत्यु चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेनमा उपसचिव कमल जङ कुम्बर साइबर अपराधीले विश्वभरिका एटिएमहरूबाट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 बनाउन दलहरूसँग सल्लाह लिन आज बसेको सर्वदलीय बैठकपछि सरकारले यस्तो तयारी गरेको हो बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रक्रियाप्रति असहमति दलहरूलाई असम्मत दलहरूलाई लचकता अपनाएर वार्तामा ल्याउनुपर्छ भन्दै वार्तामा नआए पनि चुनाव नरोकिने बताउनुभयो नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको वातावरण बनाएर मात्र मिति घोषणा गर्नुपर्ने बताउनुभयो झण्डै चार घण्टा बसेको बैठकमा निर्वाचन ऐन र त्यसका विवादास्पद विषयमा भने दलहरू सहमतिमा पुग्न सकेनन् थ्रेस फौजदारी अभियोग लागेकाले चुनाव लड्न नपाउने उम्मेद्वारले सम्पत्ति विवरण बुझाउनु पर्ने लगायतका विषय विवादित छ कङ्ग्रेस एमाले यी सबै विषय समावेश हुनुपर्ने पक्षमा छन् भने एकीकृत नेकपा माओवादी र मधेसीवादी दल त्यसको विपक्षमा देखिएका छन् नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र राप्रपा नेता पशुपति शमशेर जबराले थ्रेस होल्ड कायम हुनुपर्ने फौजदारी अभियोग लागेकालाई चुनावमा उम्मेद्वार बन्न नदिने र संविधान सभाको आकार सानो हुनुपर्ने बताउनुभयो त्यस्तै संघीय समाजवादी पार्टीका नेता अशोक राईले थ्रेस होल्ड कायम राख्न नहुने र निर्वाचन क्षेत्र पहिलेकै कायम गर्नुपर्ने बताउनुभयो संख्याका कारण नभएर यसअघि पात्र र प्रविधिका कारण संविधान नबनेको भन्दै तमलपाका नेता रिदेश त्रिपाठीले पहिलेकै कानुन अनुसार उम्मेद्वारले चुनाव लड्न पाउनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो नेकपा माओवादी र मधेसी जनाधिकार फोरम नेपाल लगायत तेत्तिस दलले भने बैठक बहिष्कार गरेका छन् एजेन्डा नमिल्ने भन्दै ती दलले बैठक बहिष्कार गरेका हुन् सरकारसँगको वार्ताका लागि नेकपा माओवादी तीन बुद्धे शर्त राखेको छ सरकारले संविधान सभाको चुनावबारे आज गरेको सर्वदलीय वार्ताका लागि बोलाएको भए पनि आफूहरूको माग व्यवस्था गरिएकाले वार्तामा सहभागी नभएको नेकपा माओवादीले प्रश्न पारेको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आज विज्ञप्ति निकाली चैत्र एक गतेको पच्चिस बुद्धे आदेश खारेज गर्ने आप्रवासीलाई नेपाली नागरिकता प्रदान गर्ने राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्नुपर्ने र अख्तियार प्रमुखको नियुक्ति बदर गर्ने अवस्थामा मात्र वार्ता हुन सक्ने बताउनु भएको छ यो अवस्था बाहेकमा निर्वाचनको लागि भनेर गरिएको वार्ताको अर्थ र औचित्य नहुने वैद्यको विज्ञप्तिमा उल्लेख छ आफूहरूको शर्त पूरा नहुने अवस्थामा चार दलका शीर्ष नेताहरूकै राष्ट्रिय आत्मसमर्पणवादी मार्गमा लाग्न आफ्नो पार्टी कदापि तयार नहुने पनि उहाँले उल्लेख गर्नु भएको छ वैद्यले विज्ञप्तिमा नागरिकको विरोध हुँदाहुँदै बाहिर शक्तिहरूको दबावमा जनआवाजलाई कुल्चेर अख्तियार प्रमुखको नियुक्ति भएकाले सरकारी वार्तालाई औचित्यहीन बनाएको समेत उल्लेख गर्नुभएको छ औपचारिक भ्रमणमा नेपाल आउनुभएका भारतीय सैनिक गुप्तचर विभागका महानिर्देशक लेफ्टिनेन्ट जनरल आरएन सिंहले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग आज भेट गर्नुभएको छ भेटका अवसरमा उहाँहरूबीच नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि रहिआएको पारस्परिक सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो साथै उक्त सम्बन्धलाई निरन्तरता दिन नेपाली सेनाले प्राप्त गरिरहेको सबै तहका प्रशिक्षण कार्यक्रम विस्तार गर्ने कुरा जनरल सिंहले सो भेटमा राख्नुभयो सो अवसरमा नेपालको लागि भारतका राजदूत जयन्त प्रसादको पनि उपस्थिति थियो अख्तियार दुरूपयोग अनुसन्धान आएका नवनियुक्त प्रमुख निर्वाचन आयुक्त लोकमान सिंह कार्की विरूद्ध अधिवक्ता ओमप्रकाश अर्यालद्वारा पेश गरेको निवेदन दर्ता गर्न आज सर्वोच्च अदालतले आदेश दिएको छ अधिवक्ता ओमप्रकाश अर्यालले तीन दिन अघि कार्की विरूद्ध दायर गर्नुभएको रिट अदालतका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीट गरिदिएपछि अर्यालले दरपीट विरूद्ध निवेदन दर्ता गराउनु भएको थियो अर्यालको रिटमाथि आज रामकुमार प्रसाद शाहको इजलासले सुनवाई गर्दै दरपीट आदेश आदेश बदर गरी कार्की विरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो नेपाली कंग्रेसका युवा नेता गगन थापाले चुनावलाई प्रभावित पार्न सरकारले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको छ थापाले मुलुकमा चुनावी माहौल बन्दै गरेका बेला त्यसलाई बिथोल्न सरकारले कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गरेको आरोप लगाउनुभयो बाह्रको नौतन बहुअरीमा आज नेपाल तरुण दल बाह्रले आयोजना गरेको कार्यक्रममा थापाले चुनावको विपक्षमा हुन सक्ने चलखेलप्रति सचेत रहन आग्रह गर्नुभयो तराई मधेस नेपाली कङ्ग्रेसको भोट बैङ्क भएको बताउँदै थापाले तराईलाई कङ्ग्रेसले गहनाको रूपमा सजाएर राख्नुपर्नेमा जोड दिनुभयो चुनाव हुने सुनिश्चित भइसकेको बताउँदै थापाले भन्नुभयो चुनाव विरोधी हुन सक्ने चलखेललाई चिर्न युवाहरू सचेत भएर अगाडि बढ्नुहोस् चुनाव मङ्सिरमा हुन्छ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलीय सिन्डिकेटले लोकतन्त्र समाप्त पार्ने खेल भइरहेको आरोप लगाउनु भएको छ रफत संसार क्लब भक्तपुरले गरेको अन्तर्क्रियामा उहाँले तीन दल र मधेसी मोर्चा सम्मिलित सिन्डिकेटले लोकतन्त्रको समाप्ति र कर्मचारी तन्त्रको स्थापना हुँदै गएको बताउनुभयो सिन्डिकेटले मुलुकलाई कैद गरेको भन्दै उहाँले देशमा सरकारको नेतृत्वदेखि गाउँ स्तरसम्म नै कर्मचारी तन्त्रले देश चलाएको टिप्पणी गर्नुभयो लोकतन्त्र र कर्मचारी तन्त्र एकैसाथ चल्न नसक्ने दावी गर्दै उहाँले कर्मचारी गणतन्त्रले लोकतन्त्रको समाप्ति गर्न लागेको चर्चा गर्नुभयो अहिले देशको राष्ट्रिय एकता राष्ट्रियता र सार्वभौमिकता संकटमा परेको कारण अहिले विदेशी शक्तिले समेत नेपालमा हस्तक्षेप गर्न थालेको बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बाँके जिल्ला प्रशासन कार्यालयको मूलद्वारमा आज आज आधा घण्टा धरना दिनुभएको छ चार दलीय राजनीतिक संयन्त्र खारेज हुनुपर्ने संवैधानिक नियुक्ति खारेज गर्नुपर्ने कुशासन तथा भ्रष्टाचार अन्त्य गर्नुपर्ने चुनावको मिति तत्काल घोषणा गर्नुपर्ने लगायतका माग राखी थापाका नेतृत्वमा राप्रपा नेपालका नेता कार्यकर्ताले धरना दिएका हुन् धरनापछि मन्त्री परिषदका अध्यक्षलाई सम्बोधन गरी लेखेको ज्ञापन पत्र राप्रपा नेपाल बाँकी अध्यक्ष मोहन सिंह केसीले प्रमुख जिल्लाधिकारी जीवन प्रसाद ओलीलाई बुझाउनु भएको थियो Thank you. चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा चौध जनाको मृत्यु भएको छ चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्याङ्क अनुसार एक वर्षको अन्तरालमा हालसम्म बाघको आक्रमणबाट मात्रै सबैभन्दा बढी सात जनाको मृत्यु भएको छ यस्तै हात्तीको आक्रमणबाट छ जना र गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको निकुञ्जले जनाएको छ यो एक वर्षको अन्तरालमा वन्यजन्तुको आक्रमणबाट पन्ध्र जना घाइते भएका छन् बदेलको आक्रमणबाट छ जना गैंडा तथा बाघको आक्रमणबाट जना र भालुको आक्रमणबाट दुईजना घाइते भएका छन् हिजो मात्रै पश्चिम चितवनको गीतानगर चार देवनगर स्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा एउटै बाघले दुईजनाको ज्यान लिएको छ भने एकजनालाई घाइते बनाएको छ यसको केही महिना अघि मात्रै नेकुञ्जमा देखिएको धुर्वे नामको हात्तीले एक बोट सहित चार जनाको ज्यान लिएको थियो नेकुञ्जको तथ्याङ्कमा पनि पछिल्लो पाँच वर्षमा नेकुञ्जका वन्यजन्तुबाट मानिसलाई आक्रमण गर्ने क्रम बढ़िरहेको छ पाँच वर्षको अन्तरालमा वन्यजन्तुबाट जनाको मृत्यु भयो भएको र छैसठी जना घाइते भएका छन् यसैबीच चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेनमा उपसचिव कमल जङ कुबर सरुवा भई आउनु भएको छ वन मन्त्रालयको निर्णयअनुसार कुबरलाई चितवन राष्ट्रिय निकुञ्जको नयाँ प्रमुख संरक्षण अधिकृतको रूपमा सरुवा गरी पठाइएको हो यसअघि उहाँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत हुनुहुन्थ्यो कुबर यसअघि चार वर्षसम्म चितवन राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत र कामुक्याम संरक्षण अधिकृतको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो यसअघि चितवन निकुञ्जमा पुसदेखि वैशाखसम्मको पाँच महिनामा चार प्रमुख फेरिएका छन् पुसपछि वैशाखसम्म कोबर अघि डाक्टर महेश्वर ढकाल फणिन्द्र राजकरेल र झमक बहादुर कार्की तीनजना प्रमुख भइसकेका थिए उपसचिव झमक बहादुर कार्कीले पच्चिस वैशाखदेखि लागू हुने गरी वैशाख पहिलो साता राजीनामा दिएपछि मन्त्रालयले हिजो कुबरलाई चिफ वार्डेन खटाएको हो जिल्ला वन कार्यालय चितवनको गेटमा लागेको ताला रहले खोलेको छ भार क्षेत्र सामुदायिक वन हस्ता हस्तान्तरण संघर्ष समितिले जिल्ला वन कार्यालय चितवनको मूल गेटमा लगाएको ताला प्रहरीले खोलेको हो हेटौँडा भरतपुर विद्युत प्रसारण लाइन विस्तारका क्रममा काटिएका वनका काठ सामुदायिक वन लाइनले उपलब्ध गराउनु पर्ने माग राखेर ताला लगाइएको हो संघर्ष समितिले आज जिल्ला वन घेराउ र आफ्नो माग सम्बोधन नभए जिल्ला वन कार्यालयमा अनिश्चितकालका लागि ताला लगाउने घोषणा गरेको थियो बिहान सभा एघार बजे ताला लगाउने बित्तिकै प्रहरी टोलीले ताला फोडेको हो जिल्ला वन कार्यालय चितवनले वार्ताको लागि बोलाए पनि संघर्ष समितिका पदाधिकारी वार्तामा नआएको वन कार्यालयले जनाएको छ हस्तान्तरण भएका सामुदायिक वन क्षेत्रको सबै हस्तान्तरण हुन बाँकी रहेको क्षेत्रको गोलिया काठ आधा र अन्य काठ दाउरा द्वारा सबै सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्तालाई उपलब्ध गराउनु पर्ने संघर्ष समितिको माग छ एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले बालकुमारी कलेज नानगढको परीक्षा शाखामा तोडफोड गरेका छन् कलेजको लाइब्रेरीमा रहेको पुस्तकको लैजाने विषयमा भएको विवादका कारण तोडफोड भएको बताइएको छ विद्यार्थीहरूले पुस्तक लैजाँदा धरोटी लिन नहुने आफरको माग व्यवस्था भएकाले तोडफोड गरेको अखिल क्रान्तिकारीका सदस्य रमेश पाण्डेले बताउनुभयो तोडफोडबाट परीक्षा शाखाको दुईवटा झ्यालका सिसा फुटेको छ भने कर्मचारी सीता पण्डित सामान्य घाइते भएको बताइएको छ अन्य विद्यार्थी संगठन र कलेज प्रशासनले भने पुरानै सम्झौता अनुसार पुस्तक वितरण हुनुपर्नेमा जोड दिएको छ महाधिवेशनमा सहभागी प्रतिनिधि एवं पर्यवेक्षकहरूको लागि खाना तथा आवासका लागि चितुनको सौराहामा विभिन्न होटलहरूमा तीन सयवटा कोठा बुकिङ गरिएको छ महासंघको बन्द सत्र भने पर्यटकीय क्षेत्र सौराहामा आइतबार र सोमबार हुनेछ महाधिवेशनले तेह्र सदस्य सचिवालय पदाधिकारी समेत चयन गर्नेछ तेइस वर्षपछि पहिलो पटक राजधानी बाहिर हुन लागेको महाधिवेशनको उद्घाटन सत्रमा एकहत्तर जिल्लाबाट पाँच सय पर्यवेक्षक र प्रतिनिधिहरू शनिबारबाट आफ्नो छाता संगठनको नयाँ नेतृत्व चयन गर्न जुट्नेछन् भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा हुनेछ आदिवासी जनजाति महासंघको महाधिवेशनको उद्घाटनमा ए माओवादीका वर्षमान पूर्ण माओवादीका नेता रामबहादुर थापा समाजवादी जनता दलका अध्यक्ष अशोक राई लगायतका नेताहरू नेताहरूलाई भने बोलाइएको छ महेन्द्र यादवले नेतृत्व गरेको तराई मधेस लोकतान्त्रिक नेपाल पार्टीका केन्द्रीय पदाधिकारी सहित पाँच पूर्व सभासद विजय गक्षदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् रौतडको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा गक्षदारले तमलपाका महामन्त्री सहमहामन्त्री तथा कोषाध्यक्ष समेत फोरममा प्रवेश गरेका हुन् पार्टीलाई राजीनामा दिएर निष्क्रिय बसेका केन्द्रीय नेताहरूलाई गक्षदारले आफ्नो पार्टीमा स्वागत गरेका छन् पार्टी प्रवेश गर्नेमा महामन्त्री तथा पूर्व सभासद गोविन्द चौधरी सहमहामन्त्री तथा पूर्व सभासद अरविन्द्र शाह केन्द्रीय कोषाध्यक्ष तथा पूर्व सभासद रमणी राम तथा सभासदहरू चन्दन शाह र उर्मिला महतो छन् यसै गरी तमलोपाका जिल्ला उपाध्यक्ष रामप्रवेश राय यादव महिला उपाध्यक्ष आशा शेखर जिल्ला सदस्य अमृतलाल चौधरी लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गरेको जिल्ला अध्यक्ष अजय गुप्ताले जानकारी दिनुभयो पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको श्रीपुरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ दुर्घटनामा अर्को एकजना गम्भीर घाइते भएका छन् पूर्वतर्फ जाँदै गरेको को चौध प सात तिन तीन छ नम्बरको मोटरसाइकल अचानक श्रीपुर तीन स्थित राजमार्गमा दुर्घटना हुँदा सुनसरी इटरी छका मिलन कटुवालको मृत्यु भएको हो दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको जिल्ला अस्पताल इनरुवामा उपचारकै क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्य विराटनगरले जनाएको छ उक्त दुर्घटनामा उदयपुरको बसाहका निमेश राई गम्भीर घाइते भएका छन् भने उनको विराटनगर स्थित न्युरो अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव स्थिर रहन नसक्दा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ विगत केही सातादेखि नेपाली बजारमा सुनको भावमा उतार चढाव आउने क्रम जारी छ आज बजारमा छापावाला सुनको भाव तोलामा दुई सय रुपियाँ घटेर बाहन हजार एक सय रुपियाँमा कारोबार भएको छ बिहिबार पाँच सय रुपियाँ बढेर बाहन्न हजार तिन सय रुपियाँमा कारोबार भएको सुनको भाव आज पुनः दुई सय रुपियाँ घटेको हो बुधबार छापावाला सुन तोलाको एकाउन्न हजार आठ सय रुपियाँमा कारोबार भएको थियो सोमबार तोलाको बाहन्न हजार तिन सय रुपियाँमा कारोबार हुन पुगेको थियो त्यस्तै आज तेजाबी सुन तोलाको एकाउन्न हजार आठ सय पचास रुपियाँमा कारोबार भएको छ बिहिबार तेजाबी सुन तोलाको बाहन्न हजार पाँच सय रुपियाँ र बुधबार एकाउन्न हजार पाँच सय पचास रुपियाँमा कारोबार भएको थियो चाँदीको मूल्य भने लामो समयदेखि स्थिर रहेको छ आज चाँदी तुलाको नौ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ अब कि छोटा खबरहरू काठमाडौँको सतुङ्गलमा एकीकृत घुम्ते शिविर कार्यक्रमको नेकपा माओवादी कार्यकर्ताले विरोध गरेका छन् निर्वाचनको नाटक बन्द गर्नुपर्ने नारा लगाउँदै उनीहरूले शिविर स्थलमा नाराबाजी समेत गरेका थिए काठमाडौँको भेरकुटी मण्डपमा आजदेखि पाँचौं राष्ट्रिय पर्यटन मेला शुरू भएको छ नेपालका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थलबारे जानकारी गराउन र आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो र काभ्रे धुली खेलको अठाइस किलोमा आज सवारी दुर्घटना दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ दुर्घटनामा काठमाडौँ एकका सडचालिस वर्षका राजु श्रेष्ठको ज्यान गएको हो अब पालो अर्पण जनावासको अर्पण आवाजमा हिजो हामीले सोधेका थियौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको विरोध गरेर केही नहुने प्रचण्डको दावीप्रति तपाईँको विचार के छ एक कुरा ठिकै हो बी भ्रष्टाचारीको पक्ष पोषण र भ्रष्टाचारबाट मुक्त हुने बोली तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको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 गरी छानबिन भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् साइबर अपराधीहरूले विश्वभरिका एटिएमबाट रकम चोरेको बताइएको छ साइबर चोरहरूको जालो विश्वका छब्बिस देशमा फैलिएको बताइएको छ साइबर अपराध मार्फत एटिएम बाट रकम चोर्नेहरू विरुद्ध कानुनी कारवाही भइरहेको जनाइएको छ अफगानिस्तानमा महिला प्रहरीका लागि छुट्टै शौचालयको व्यवस्था गर्दा मानवाधिकारवादी संस्था ह्युमन राइट्स वाचले ध्यानकर्षण गराएको छ छुट्टै शौचालय र कपड़ा फेर्ने कोठा नहुँदा महिला प्रहरीलाई समस्या भएको ठहर गर्दै वासले सरकारको ध्यानकर्षण गराएको हो पुरूष प्रहरी र महिला प्रहरीले एउटै शौचालय प्रयोग गर्दा यौन दुर्व्यवहारका घटना हुने गरेको वासले जनाएको छ कतिपय शौचालयका ढोका सुरक्षित नहुँदा महिला प्रहरी थप समस्या झेल्नु परेकाले उनीहरूको लागि छुट्टै शौचालय उपलब्ध गराउनु पर्नेमा संस्थाले जोड़ दिएको छ प्रान्तीय प्रहरी चौकीमा महिला प्रहरीका लागि छुट्टै शौचालय बनाउन काबुल प्रहरी प्रमुखले निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ तर यसअघि पनि छुट्टै शौचालयको व्यवस्था गर्ने बताइए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन अफगानिस्तानमा झण्डै पन्ध्र महिला प्रहरी छन् त्यहाँको गृह मन्त्रालयले आउँदो वर्षसम्ममा महिला प्रहरीको संख्या बढाएर पाँच हजारसम्म पुर्याउने लक्ष्य राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् खेल समाचार नेपाल उन्नाइस वर्ष मुनिको एसएससी एलिड कप क्रिकेटको सेमी फाइनलबाट बाहिरिएको छ युएसँग भएको प्रतिस्पर्धामा नेपाल छयत्तर रनले पराजित हुँदै फाइनल प्रवेशबाट वञ्चित भएको छ मलेसियाको बाइमास ओभर मैदानमा जितका लागि दुई सय बहत्तर रनको लक्ष्य पक्ष आएको नेपाल छयालिस दशमलव एक ओभरमा अल आउट हुँदै एक सय पन्चानब्बे रनमा समेटियो नेपालका हरिशंकर शाहले बाहन्न तथा भवन कार्कीले एकचालिस रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन नेपालका निर्मल थापा तेइस रनमा आउट भए भने अनिल कर्ण उन्नाइस रनमा नट आउट रहे अमित श्रेष्ठ बाह्र पवन श्रेष्ठ आठ प्रेम तामाङ छ सुशान्त भारी पाँच यज्ञमान कुमार चार तथा विवसु थापा तीन रनमा आउट भए ओपनर निश्चल पाण्डे तीन बल मात्र खेल्दै खाता नै नखोली आउट भएपछि नेपाल दबावमा परेको थियो यसअघि पहिले ब्याटिङ गरेको युएले शौर्य चोपराको एक सय चौध रनको मद्दतले सात विकेटको क्षतिमा दुई सय रन बनाएको थियो नेपालका लागि अविनाश कर्णले तीन भुवन पवन कार्की यज्ञमान कुमार निश्चल पाण्डे र सुशान्त भारीले एक एक विकेट लिए युएईले उपाधिका लागि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ नेपालले भने तेस्रो स्थानका लागि मलेसियासँग भोलि खेल्नेछ र इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज royal challengers Bangalore Delhi daredevils बीच प्रतिस्पर्धा हुँदैछ फिरोज शाह कोटला दिल्लीमा बेलुका सभा आठ बजेपछि हुने खेलमा चौथो स्थानमा रहेको बेङ्गलोर र आठौं स्थानमा रहेको दिल्ली भिन्न लागेका हुन् बेङ्गलोरले बाह्र खेलमा सातमा जित हात पार्दै चौध अङ्क जोडेको छ भने दिल्लीले तीनवटा मात्र खेल जितेको छ चेन्नई बीस अङ्कको साथ पहिलो तथा अठार अङ्क रहेको राजस्थान दोस्रो र सोह्र अङ्क जोडेको मुम्बई तेस्रो स्थानमा छ यसअघि गैराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले पुणे वारिसलाई छयालिस रनले पराजित गरेको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकारले एक हप्ताभित्र निर्वाचनको मिति तोक्ने विरोधी दल वार्तामा नआए चुनाव नरोकिने प्रचण्डको जिकिर सरकारसँगको वार्ताका लागि नेकपा माओवादीको तीन बुधे शर्त चुनावलाई प्रभावित पार्न सरकारले लोकमाला अख्तियार प्रमुखमा नियुक्त गरेको कंग्रेस नेता थापाको आरोप चार दलीय सिन्डिकेटले लोकतन्त्र समाप्त पार्ने खेल भइरहेको फोरम नेपालका अध्यक्ष यादवको भनाई चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा चौध जनाको मृत्यु चितवन राष्ट्र निकुञ्जको चिफ वार्डेनमा उपसचिव कमल जङ कुबर साइबर अपराधीहरूले विश्वभरिका एटिएमहरूबाट चार करोड़ पचास लाख डलर चोरी गरेको खुलासा अफगानिस्तानमा महिला प्रहरीलाई छुट्टै शौचालय बनाउन ह्युमन राइट्स वाचको सुझाव र नेपाल उन्नाइस वर्ष मुनिको एसिसी एलिड कप क्रिकेटको सेमी फाइनलबाटै बाहिरियो युएसँग छयत्तर रनले पराजित तेस्रो स्थानका लागि मलेसियासँग खेल्ने हवस् त साँझ पाँच बजे कर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार